यो मन् औया च नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कडको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज उसागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ र कार्यक्रम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा र कार्यक्रम एक्सन गडको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइनको कुराकानी गर्ने हो भने यो चलचित्र अब साउन सोह्र गतिको मितिमा प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रलाई सुरोज सुब्बाले निर्देशन गरेका हुन् भने सुशील श्रेष्ठको लगानी रहेको छ र सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने कलाकारको परिचय गराउने हो भने स्वतन्त्र प्रताप शाह बाबु बोगटी निशा अधिकारी सुस्मिता ढकाल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र चलचित्रको प्रदर्शन मिति जति जति नजिकिँदैछ त्यति नै चलचित्रको युनिटले प्रचार प्रसारलाई तीव्रता राखेको छ र माया प्रेम अनि फ्रेन्डसिपलाई देखाउन खोजेको छ चलचित्रले र अब चलचित्रबाट निर्माण युनिट धेरै नै आशावादी रहेको छ र सुरोज सुब्बा भन्ने बित्तिकै राम्रो राम्रो चलचित्र निर्देशन गर्छ भन्ने एक किसिमको छाप आम दर्शकमा परिसकेको छ अब यस चलचित्रलाई पनि सुरज सुब्बाले निकै उत्कृष्ट बनाउने प्रयास प्रयास गरेका छन् एज अ स्टोरीको हिसाबले कलाकारको हिसाबले र अन्य प्राविधिकको हिसाबले चलचित्र अत्यन्तै राम्रो भएको कुराकानी गर्दै आइराखेका छन् अब हेर्न बाँकी छ मेरो भ्यालेन्टाइनले के कस्तो गर्छ र अहिले सबैको ध्यान मेरो तर्फ केन्द्रित भएको छ दर्शक हलवाला वितरक चलचित्रकर्मी संसारकर्मी सबैको ध्यान यसै चलचित्रतर्फ केन्द्रित भएको छ अब यो चलचित्रले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी नै छ र सुशील श्रेष्ठले पहिलोपटक यस चलचित्रलाई निर्माण गरे गरेका छन् हुन त नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएको तर निर्माताको हिसाबले पहिलो पटक उनले यस चलचित्रलाई निर्माण गरेका छन् अब हेर्न बाँकी छ सिनेमाले के कस्तो व्यवहार गर्छ श्रावण सोह्र गतिबाट प्रदर्शनमा आउँदैछ र नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि श्रावण सोह्र गतिबाट चलचित्र मेरो भ्यालेन्टाइन प्रदर्शनमा आउँदैछ मेरो भ्यालेन्टाइनको यो पछि अबलाई थोरै जानकारी जोड्छु जानकारी रहेको छ नेपाली कथन चलचित्र ठुली र ठुलीको कुराकानी गर्ने हो भने चलचित्र ठुली पनि अब प्रदर्शनमा आउने भएको छ भदौ छ गते यस चलचित्रले आफ्नो डेट लिएको छ र चलचित्रलाई एवं निर्देशन गरेका हुन् सूर्य बोहराले र सूर्य बोहराले योभन्दा अगाडि अग्नि परीक्षा र कान्छी दुईवटा फिल्म धेरै अगाडि बनाएका थिए र दुईवटा फिल्मले व्यावसायिक सफलता हासिल गरेको थियो भने केही समय अगाडि मात्र मोटु नामक सिनेमा पनि उनले बनाइसकेका छन् र अहिले ठुली लिएर उनी चाँडै नै दर्शकलाई भेट्न आउँदैछन् वेल अब के कस्तो गर्ने हो ठुलीले त्यो पनि हेर्न बाँकी छ र ठुलीको गीत सङ्गीतले अत्याधिक दर्शकको मन जितिसकेको छ र जीवन लुटेल गरिमा पन्त लगायतका कलाकारलाई हामी चाहिँ चलचित्र ठुलीमा पाउनेछौँ र ठुलीलाई हाम्रो तर्फबाट शुभकामना छ र ठुलीको जानकारीपछि अब थोरै जानकारी जोड्छु स्टुपिड मन र स्टुपिड मनको कुराकानी गर्ने हो भने चलचित्र स्टुपिड मनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् निरज बरालको लगानी रहेको छ जीवन लुटेल चाँदनी शर्मा निरज बराल लगायतका कलाकारको केन्द्र केन्द्रीय भूमिका रहेको छ स्टुपिड मनमा र स्टुपिड मन पूर्ण रूपमा एउटा लभ स्टोरी ट्र्याकमा निर्माण भएको सिनेमा हो र सिनेमालाई सुट गरिएको हो थाइल्यान्डका रमणीय स्थानमा र अब सिनेमाबाट नै बाट धेरै आशावादी रहेका छन् र सिनेमाको गीत सङ्गीतले यतिखेर बजार पिटिसकेको छ र केही दिन अगाडि अर्को गीत पनि लन्च गरिएको छ स्टुपिड मनको र अब सिनेमाको गीत सङ्गीत राम्रो छ अब सिनेमाले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ हामी गीत सुन्छौ एउटा सानो घर बसाउने मन छ यो गीत दुई तिन दिन अगाडि मात्र सार्वजनिक गरिएको छ हामी गीत सुन्छौँ र गीतपछि ब्रेकमा जान्छौँ र ब्रेकपछि फेरि पनि आउनेछौँ time स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेसनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटो कपीको पनि समस्या छ तिनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulhar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे स्टुडेन्ट भिजामा जापान अनि न्युजिल्यान्ड जानको लागि उत्कृष्ट गन्तव्य मोडर्न इन्टरनेसनल नेपाल जनवरी तथा अप्रिल दुई हजार पन्ध्रमा जापान जानका लागि अन्ठानब्बे प्रतिशत भिजा ग्यारेन्टी सहित सय प्रतिशत जब ग्यारेन्टीको साथ आफ्नै रोजाइको जापानको सहर तथा ल्याङ्ग्वेज सेन्टरमा पढ्न पाइने गरी प्रोसेसिङ चार्जमा बिस प्रतिशत छुट सहित सीमित सिटमा आवेदन फारम खुल्ला भएको जानकारी गराइन्छ भिजा आएपछि मात्रै पैसा तिरे हुने गरी निशुल्क जापानिज ल्याङ्ग्वेज तथा न्याट जेएलपिटी प्रिपेरेसन क्लास दक्ष तथा अनुभवी शिक्षकद्वारा सञ्चालन भइरहेको छ पहिला आउने दस जनालाई प्रोसेसिङ चार्जमा तीस प्रतिशत छुट हुनेछ पुनश्च सात वर्ष जापान बसेर आउनु भएका शिक्षकद्वारा न्याट एक्जाम तयारी कक्षा सञ्चालन भइरहेछ सम्पर्क मोडर्न इन्टरनेसनल नेपाल रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका गेट सँगै फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे पाँच पचास साठी दुई सय एक्काइस आँखा सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विश्वासिलो र भरपर्दो उपचार सेवा नव दुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र हजुर हामी कहाँ आँखा सम्बन्धी उपचार सेवा परामर्श सेवा एवं विभिन्न किसिमका पावर तथा बिना पावरका ब्रान्डेड चस्मा Ray Ban Ferrari Gucci Police Polaroid ब्रान्डका चस्माहरू सुपथ मूल्यमा उपलब्ध छ आँखा सम्बन्धी बिरामी जाँच्ने समय प्रत्येक दिन मध्याह बाह्र बजेदेखि दिउँसो एक बजे बजेसम्म बेलुकी साढे पाँचदेखि साढे छ बजेसम्म सम्पर्क नवदुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र सौराह चोक हिमालयन ब्याङ्क नजिकै फोन शून्य छपन्न पाँच त्रिसठी चार सय दस मोबाइल अन्ठानब्बे चार पचपन्न एकानब्बे एक सय दुई क्वालिटी छपाईका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ मेसिनद्वारा फोल्ड गरी किताबहरू तुरुन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला याहु मेरो त आइएल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीनवटा किताब निकालिसक्नुभएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonemes class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at The Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lions Naran Narayangarh, phone 056 571 571 City Express Money Transfer आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई विन प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम एक्सन खट church ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कट यहाँले सुनिरहनु भएको छ र कार्यक्रम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान नौ बजेको समाचारपछि करिब करिब दस बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाजमा र कार्यक्रम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम एक्सन कटमा र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथानक चलचित्र कुहिनु र कुहिनरको कुराकानी गर्ने हो भने यो चलचित्र श्रावण तेइस गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् भने श्रीकृष्ण श्रेष्ठको लगानी रहेको छ र समुचित बासकुडाको सङ्गीत रहेको छ र चलचित्र कोहिनुरमा हामीले देख्न सक्छौँ श्वेता खड्का श्रीकृष्ण श्रेष्ठ लगायतका कलाकारलाई चाहिँ हामीले चलचित्रमा देख्न सक्छौँ र चलचित्र जति जति नजिक आउँदैछ आकाश अधिकारीले चाहिँ चलचित्रलाई लिएर त्यति नै आशावादी भावनाहरू व्यक्त गर्दै आइराखेका छन् र चलचित्रको स्टोरी सामाजिक प्रदान रहेको कारण चलचित्रलाई चाहिँ धेरै दर्शकले चाहिँ रुचाउने कुरा उनको रहेको छ र आकाश अधिकारी भन्ने बित्तिकै उनले चाहिँ प्राय जति पनि सिनेमाहरू चाहिँ निर्देशन गर्छन् प्राय म्यासेज ओरिएन्टेड सिनेमाहरू चाहिँ दिइराखेका छन् र अब यो चलचित्र पनि uh, यानि कि कुहिनुर पनि पूर्ण रूपमा सन्देशमूलक चलचित्र हो भनेका छन् अब हेर्न बाँकी छ सिनेमाले के कस्तो गर्छ श्रीकृष्ण श्रेष्ठले योभन्दा अगाडि कहाँ भेटेला नामक um, सिनेमा बजारमा ल्याइसकेका थिए एज निर्माताको हिसाबले उनले काम गरेका थिए र कलाकारको हिसाबले पनि काम गरेका थिए र कहाँ भेटेलाले राम्रो रेस्पोन्स पाएको थियो व्यवसायिक हिसाबले पनि सफल हुन सकेको थियो अब कुहिनुर भने कस्तो हुने त्यो पनि हेर्न बाँकी छ कुहिनुरको सकेपछि अब थोरै जानकारी जोड्छु नाइन अफ ल टू र नाइन अफ ल टू यतिखेर नानगढमा प्रदर्शन भइराखेको छ रिपिट भइराखेको छ र देशका एउटा दुईवटा हलमा यस चलचित्रले एकाउन्न दिन मनाएको थियो र नाइन अफ ल थ्री पनि अब बन्ने भएको छ यो जानकारीपछि अब थोरै जानकारी जोडौँ नागबेलीको र नागबेली चलचित्र यतिखेर पर्साको जनज्योति हलमा प्रदर्शन भइराखेको छ नागबेलीले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार गर्न सकेन गोविन्द राईको निर्देशनमा तयार भएको नागबेलीमा रमिन लिम्बूको लगान रहेको छ दोहेङ राई निर्सा यसराज हर्जिका श्रेष्ठ लगती कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र नाक भेलीमा र नाक भेलीको यो जानकारी अब फेरि पनि अर्को जानकारी जानकारी रहेको छ चलचित्र खतरनाक र खतरनाक भन्ने बित्तिकै अलिकति एक्सन प्रधान फिल्म हो भन्ने अनुमान यहाँले गरिसक्नु भएको छ पक्कै पनि चलचित्र खतरनाक एउटा एक्सन प्रधान चलचित्र हो जुन चलचित्रको यतिखेर हेटौँडामा सुटिङ भइराखेको छ र नाइन्टी फाइभ प्रतिशत सुटिङ समाप्त भइसकेको छ हुन त अगाडि नै सुटिङ भएको सकिनुपर्ने चलचित्र हो खतरनाक तर नायिका हर्षिका श्रेष्ठ चाहिँ बिरामी भएको कारणले गर्दा चाहिँ सुटिङको मिति अलिकति लम्बिएको हो र पनि नाइन्टी फाइभ प्रतिशत सुटिङ सकिएको छ र अब फाइभ पर्सेन्ट सुटिङ चाहिँ चितवनमा हुने पनि जनाएको छ र यो जानकारी अब पनि हामी पर्ने हुन्छ जाँदा जाँदै नेपाली कथन चलचित्र हिम्मतवालीको गीत छोड्छु र हिम्मतवालीलाई निर्देशन एल्बम निर्माता निर्माण गरेकी हुन् हिम्मतवाली नायिका रेखा थापाले र कारण बुढा थोकीको सङ्गीत रहेको छ सुदर्शन गौतम रेखा थापा लगायत कलाकारको केन्द्रीय भूमिका रहेको भएको छ र हिम्मतवाली दसैँको सेरोफेरोमा प्रदर्शनमा आउँदैछ र अब हिम्मतवालीले के कस्तो व्यवहार गर्ने हो त्यो पनि हेर्न बाँकी छ र रेखा थापा चाहिँ आफ्नो चलचित्र हिम्मतवालीलाई लिएर निकै नै आशावादी रहेकी छिन् र रेखाको ब्यानरमा बनेका योभन्दा अगाडिका सिनेमाले चाहिँ व्यावसायिक रूपमा सफलता हासिल गरेका थिए र अब यस चलचित्रले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी नै छ र आज मैले जति पनि सिनेमाको चाहिँ जानकारी गराएको छु ती सबै चाहिँ एकदम आशा लाग्दा सिनेमाहरू रहेका छन् जस्तो कि मेरो भ्यालेन्टाइन पनि आशा गरेको सिनेमा हो स्टुपिड मन पनि आशा गरेको सिनेमा हो र कुइनुर पनि आशा गरेको सिनेमा हो छोली पनि आशा गरेको सिनेमा हो र अब हिम्मतवाली पनि आशा गरेको सिनेमा भन्नुपर्छ र अब हेर्न बाँकी छ यी सिनेमाले के कस्तो व्यापार गर्छन् र नेपाली सिनेमा उद्योगलाई माथि लैजान्छन् या लैजान त्यो भने हेर्न बाँकी नै छ अल द बेस्ट भन्दै अब भने छुट्टिनुपर्ने हुन्छ प्रोग्राम सुनेर साथ दिने तपाईँ तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै एक्सन कडबाट म सागर छुट्टिन्छु हवस् त नमस्कार les tiens, les tiens. ताली तिम्रो नचल्ने पोली मार्यो ढिच्याउ ढिच्याउ छाती पोली पोली मार्यो ढिच्याउ ढिच्याउ चले चले चल हिम्मत सम्हाल न ढले ढले ढले हिम्मत अङ्गाल न हौ झले झले झले हिम्मत ढले ढले माथि कालो कोठी ध्यानै जान्छ त्यतै खाली खेल्दा राम्री बोल्दाने मान्छे साह्रै हिम्मत वाली स्टाइल छ मेरो आफ्नै कसैको मडमी हैन मन पराउने हजारौं छन् पछ्याउने त कमी छैन जल्दी जल्दी चल हिम्मत सम्हाल्न लौ ढले ढले ढल हिम्मत अङ्गाल नहौ नजारे ले गोली मारियो खिचाओ खिचाओ नजारे गोली मारियो खिचाओ खिचाओ तिम्रो नजरैले गली मार्यो ढिच्याउ ढिच्याउ भत बत्ती छाती पोली पोली मार्यो ढिच्याउ ढिच्याउ झले झले झले हिम्मत सम्हाल्न लौ ढले ढले ढले हिम्मत अङ्गाल न हौ झले झले झले हिम्मत सम्हाल्न लौ ढले ढले ढले हिम्मत अङ्गाल हौ मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो हजुर तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x ray echocardiography video x ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी एउटा कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत दुखिरहेको न त बोल्न भएको छ न त हाँस्न भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बन्यौ तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त पूर्वी चितवन एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरि गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस वाह यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो पक्का यो नदी पुर्किएको कुरो सुन्न पनि हाँसी उठेर आउँछ भने वमनापट्टि ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने